पुरा हुन्छन् न कुनै इच्छाहरू दुःख परेको मान्छेलाई चारैतिरबाट दुःखहरू थपिन्छन् यही कुरा सिकाएको छ मलाई मेरो जिन्दगीले विगत कसले भुल्न सक्छ र विगतले सधैँ मान्छेलाई पछ्याइरहन्छ चिहानसम्म पनि हो म आक्रान्त बनेको छु ती विगत र निरन्तर दुःखका गोला र बारुदहरूले त्यो गोला बारुदको पीडालाई मत्थर पार्न तिम्रो आभास काफी छ र त म हाँसेको छु दुःखका गर्तबाट बाहिर निस्कन नसके पनि भोलि तिम्रो जन्मदिन घडीका सुईहरू बाह्र अङ्कमा गएर रोकिएका छैनन् मध्यरातको सन्नटामा तर पनि म शुभकामना दिँदैछु तिम्रो जन्मदिनको तिमी सदैव यसरी नै हाँसिरहनु अनि बाँचिरहनु मेरो जिन्दगीमा मेरो प्राण बनेर मेरो साहस बनेर मेरे जिंदगी मेरा मन मथुरा माया बनेरा आसमान में जब तक सितारे रहेंगे आसमान में जब तक सितारे रहेंगे हम एक दूसरे के सहारे रहेंगे नजदीकिया या हो दूरिया बस प्यार ही रहेगा नमस्ते अनि रात्रिकालीन अभिवादन तपाईँ सम्पूर्णलाई कार्यक्रम मुटुदेखि मुटुसम्ममा आज पनि तपाईँको मायाको तपाईँको आफ्नो मुटुको तपाईँको वेदना अथवा भनौँ तपाईँको माया तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउनको लागि यतिखेर रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्जमा आइसकेको छु प्रविधिबाट मुसु मुसु हाँसेर मलाई साथ दिँदै हुनुहुन्छ प्राविधिक साथी अनिल अनि म तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम मुटुदेखि मुटुसम्म तपाईँको आफ्नो मनको कुरा तपाईँको माया तपाईँको केही गुनासो तपाईँको केही वेदना तपाईँको आफ्नो मान्छेको मुठुसम्म पुर्याउने कार्यक्रम हो आज अलि सन्चो छैन रुगाखोकी लागेको छ तपाईँले पनि महसुस गरिरहनुभएको होला चन्द्रको आवाज आज किन अलिक फरक आइरहेको छ भनेर अवश्य पनि आवाज जस्तोसुकै भयो भने तपाईँले मेरो आवाजलाई तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुग्ने यो एउटा माध्यम सम्झिदिनुहुनेछ तपाईँले यति सम्झिदिनु भयो भने मेरो जिन्दगी सार्थक हुनेछ यो कार्यक्रमको उद्देश्य सार्थक हुनेछ तपाईँ पनि एसएमएस गर्न सक्नुहुन्छ तपाईँका वेदनाहरू तपाईँका मायाका पोकाहरू लेखेर त्यसका लागि मोबाइलको म्यासेज बक्समा जानुहोस् यच आर्यस लेखेर एउटा खाली ठाउँ छोड्नुहोस् त्यस पछाडि यम यम लेखेर एउटा खाली ठाउँ छोड्नुहोस् र आफ्नो सन्देश लेखेर नाम र ठेगानासहित त्रिचालिस त्रिचालिसमा एसएमएस गर्नुहोस् तपाईँ एसएमएस गर्न झुक्किँदै हुनुहुन्छ भने पुनः एकपटक भन्न चाहन्छु यच आर्यस लेख्नुहोस् त्यस पछाडि एउटा खाली ठाउँ छोड्नुहोस् त्यस पछाडि यम यम लेखेर एउटा खाली ठाउँ छोडेपछि तपाईँको सन्देश नाम र ठेगाना लेखेर त्रिचालिस त्रिचालिसमा एसएमएस पठाउनु भयो भने तपाईँको एसएमएस म पाउनेछु तपाईँको थुप्रै एसएमएसहरू आइसकेका छन् फेसबुक मार्फत पनि तपाईँको एसएमएस आइरहेको छ फेसबुक मार्फत म्यासेज गर्नका लागि तपाईँले डब्लु डब्लु डब्लु डट फेसबुक डट कम स्ल्यास रेडियो सर्भरको पेजमा गएर म्यासेज पठाउनु पर्ने हुन्छ तपाईँका म्यासेजहरू म लिनेछु तपाईँ एसएमएस गर्दै गर्नुहोला अहिलेको लागि भने एउटा साङ्गीतिक आवाज तपाईँ सम्पूर्णको लागि तेरी अखियों से बहती है नींदे और नींदों में सपने कभी तो किनारे पे उतर मेरे सपनों से आजा जमी पे और कभी मेरी अखियों की सुन सुरीली अखियों वाले सुना है तेरी अखियों से जाने तू कहाँ है उड़ती हवा पे तेरे पैरों के निशान देखे जाने तू कहाँ है उड़ती हवा पे फलक पे सारे देखे मिल जा कहीं समय से परे समय से परे मिल जा कहीं तू भी अखियों से कभी मेरी अखियों की सुन Every time I look into your eyes, I see my paradise. The stars are shining bright up in the sky, painting words of desire. Can this be real? Are you the one? paradise. The stars are shining bright up in the sky, painting words of desire. ओट में छुपके देख रहे थे चांद के पीछे पीछे थे हजुर सुरीले अखियो वाले तपाईँको लागि यो गीत राखेँ मैले अवश्य पनि यो रातको समय चिसो छ आफ्नो मान्छेलाई धेरै सम्झिरहनु भएको होला म पनि सम्झिरहेको छु अनिलजीले पनि सम्झिरहनु भएको होला माया गर्ने सबैले आफ्नो मान्छेलाई सम्झिरहेको होला यो पलमा मलाई यस्तै लाग्छ तपाईँको सम्झनालाई सुटुक्क तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउन चाहनुहुन्छ भने रेडियो सर्भरमा यतिखेर मुटुदेखि मुटुसम्म आइरहेको छ अनिलजी हुनुहुन्छ प्रविधिमा म चाहिँ तपाईँकै मनभित्रको साथी चन्द्र तपाईँको एसएमएसहरू राख्ने बेला भइसकेको छ अबलाई भने राख्दैछु यो एसएमएस na na na na na na na na na. एसएमएस राख्ने क्रममा म पहिलो एसएमएस त्रिचालिस त्रिचालिस हाम्रो एसएमएस नम्बरमा आएको एसएमएस लिँदैछु यो धेरै अगाडि दुई तिन दिन अगाडि नै साथीहरूले पठाइसक्नु भएको थियो चाँडै नै मेरो प्रसारण हुन्छ भनेर होला सायद र तपाईँको यो भावनाको मैले सम्मान गरेँ एसएमएसमा अगाडि लेखिएको छ तोडिदियो नाता छुटियो साथ धोकेबाज यसलाई अर्को न्यु प्यारे प्यारे बिर्से पनि मेरो सम्झना उही अभागी एन्ड दुखी युनिसा हाँडी खोला एक भन्नुभएको छ युनिसाजीले खोला एकदेखि मुटु दुख्ने गरी आहा मुटुलाई रुवाएर एउटा एसएमएस पठाउनु भएको छ युनिसाजी मलाई थाहा छ तपाईँको मुटु दुखिरहेको छ मुटु दुखे पनि नहात्तिनुहोस् हाँसी खुसी जिन्दगीलाई अगाडि बढाउनुहोस् म यही कामना गर्छु जीवन तपाईँको साथमा हुनेछ भाग्य तपाईँको साथमा हुनेछ त्यसै गरी अर्को एसएमएस छ एसएमएसमा अगाडि लेखिएको छ दाई नमस्ते भन्नुभएको छ नमस्ते मेरो तर्फबाट पनि आज म मुटुदेखि मुटुसम्ममा मलाई माया गर्ने घृणा गर्ने फ्रेन्डहरूलाई आई लभ यु मिस यु सो मच भन्न चाहन्छु उही अभागी युनिसा दिङाडीकोलाई एक भन्नुभएको छ युनिसाजीले नै हामीलाई दोहोऱ्याएर एसएमएस गर्नुभएको थियो युनिसाजी थ्याङ्क यू सो मच तपाईँले यति दुःख गरेर हामीलाई माया गरेर एसएमएस पठाइदिनु भयो त्यसका लागि आगामी दिन पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्दछौँ त्यसै गरी अर्को एसएमएस छ यो पनि मैले एसएमएस मार्फत आएको नै लिइरहेको छु नमस्कार दादा मी निगिता फ्रम हाँडी खोला जति दिन्छौ आँसु देऊ हाँसुमै ए उहाँले अगाडि लेख्नु भएको छ जति दिन्छौ आँसु देऊ हाँसी नै हाँसेर नै बाँचु लाउने तिमीसँग मनको नाता गाँसेर नै बाँच्नु लाने बस्छु तिम्रो बाटो भन्नुभएको छ उहाँको एसएमएस पुरा आएको छैन सरी भन्न चाहन्छु नि गीताजी तपाईँले दुःख गरेर पठाउनु भएको पुरा एसएमएस मैले पाइनँ तपाईँको एसएमएस आगामी दिनमा पनि आउनेछ म यही अपेक्षा गर्छु त्यसै गरी अर्को एसएमएस छ जसलाई माया दिन्छु उसले किन धोका दिन्छ उसलाई कलमी आहा कलमी भन्न चाहन्छु दादा फ्रम नामटार दिन महावीरबाट संजोग लामा भन्नुभएको छ महावीरबाट हाम्रो धेरै श्रोताहरू हुनुहुन्छ संजोगजी एसएमएस गरिदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद छ आगामी दिनमा पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्दछौँ त्यसै गरी अर्को एसएमएस छ पठाउनु भएको छ आई एम निराथिङ फ्रम हाँडीखोला सिद्धकालीबाट भन्नुभएको छ निराथिङजीले हामीलाई सिद्धकालीदेखि एसएमएस गर्नुभएको छ माई अल फ्रेन्डलाई राम्रोसँग रिड गर भन्न चाहन्छु भन्नुभएको छ र उहाँले डिए दा लेख्नु भएको छ सायद उहाँको पनि पुरा एसएमएस मैले पाउन सकिनँ सरी भन्न चाहन्छु र थ्याङ्क यू सो मच तपाईँले यसरी एसएमएस गरिदिनु भयो आगामी दिन पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्दछौँ त्यसै गरी अर्को पनि एसएमएस छ हाई दाई म शर्मिला नगरकोटी हेटौडा अनि सन्चै हुनुहुन्छ भन्नुभएको छ शर्मिलाजीले नगर शर्मिला नगरकोटीजीले हामीलाई हेटौँडादेखि पठाउनु भएको छ गत हप्ता पनि एसएमएस गर्नुभएको थियो थ्याङ्क यू सो मच सन्चै छु त कसरी भनौँ <laughs> रुगाखोकी लागिरहेको छ तपाईँले पनि थाहा पाइसक्नु भएको छ आवाज अलि नाकी नाकी आइरहेको होला तर जे होस् तपाईँको मुटुमा स्पर्श गर्ने अभिलाषा बोकेर तपाईँको मुटुको छेउमा आएको छु म सन्चै छु भन्नुपर्छ तपाईँको मायाले र उहाँले अगाडि लेख्नुहुन्छ दाई मेरो एउटा साथी छ प्लिज उसलाई एकचोटि कल गर्नु भन्नु ल भन्नुभएको छ लौ न शर्मिलाजीको साथी तपाईँ कहाँ हुनुहुन्छ एकचोटि फोन गरिदिनुहोस् शर्मिलाजी कुरिरहनु भएको छ तपाईँको फोन कुरिरहनु भएको छ एसएमएस गर्न पनि सक्नुहुन्छ अह शर्मिलाजीलाई डाइरेक्ट एसएमएस गर्न चाहनुहुन्न भने पनि केही छैन मुटुदेखि मुटुसम्म तपाईँको साथमा छ मेरा आवाज तपाईँको शर्मिलाजीको मुटुसम्म घन्कने छ शर्मिलाजीको मुटुसम्म पुग्नु हुनेछ थ्याङ्क यू सो मच भन्न चाहन्छु शर्मिलाजी एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ हाई दाई हाउ आर यु भन्नुभएको छ uh, सन्चै छु अलिअलि सन्चो छैन तपाईँलाई पनि सन्चै होला uh, म मोना नगरकोटी हेटौँडा पाँच सानो पोखराबाट भन्नुभएको छ uh, मोनाजी एसएमएस गरिदिनु भयो थ्याङ्क यू सो मच उहाँले अगाडि लेख्नुहुन्छ म बस म मेरो बिएफलाई सानो एसएमएस दिन चाहन्छु प्लिज प्लिज प्लिज कल मी भनिदिनु एन्ड फोनको वेट गर्छु बाई भन्नुभएको छ आहा तपाईँको बोयफ्रेन्डले पनि कार्यक्रम मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ होला आहा मोनाजीको बोयफ्रेन्ड साथी तपाईँ प्रेमी हुनुहुन्छ माया गर्नुहुन्छ सायद धेरै आहा तपाईँको फोनको प्रतीक्षा गरिरहनु भएको छ बोराजीले फोन गरिदिनु होला मेरो आवाजलाई नै उहाँको आवाज सम्झेर एकचोटि प्लिज फोन गरिदिनु होला बोराजी मैले भनिदिएँ कस्तो भयो सायद आहा उहाँले सुनिसक्नु भएको होला त्यसै गरी अर्को एसएमएस छ गुलाब एउटा फुल हो टिप्न नदेऊ कसैलाई माया गर एक्लाई धोका चाहिँ नदेऊ कसैलाई फुलको काँडा फुलको माला फुलैको थान फुलैको थान अरूलाई दिउँला भोलि वचन तिमीलाई दिउँला ज्यान <laughs> भन्नुभएको छ इट्स मी यन फ्रम हाँडी खोला भन्नुभएको छ यनजीले हाँडी खोलाबाट एकदमै स्विट मुक्त लेखेर पठाउनु भएको छ कसको लागि हो सायद आफ्नै मान्छेको लागि लक्षित थियो होला निकै नै राम्रो एसएमएस गरिदिनु भयो यनजी तपाईँलाई धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को एसएमएस छ एसएमएसमा अगाडि लेखिएको छ हेलो दादा खाना भयो त हजुरको भन्नुभएको छ आहा खाना साँच्चै नढाडिकन भन्नुभन्दाखेरि आज खाना भएको छैन <laughs> कार्यक्रम सघाउँछु तपाईँको व्यवसायलाई टुङ्ग्याउँछु अनि मात्र गएर खान्छु है र उहाँले अगाडि लेख्नु भएको छ म सुशीला श्रेष्ठ सानो पोखराबाट भन्नुभएको छ सुशीलाजी सानो पोखरादेखि एसएमएस गरिदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद छ साथीले अगाडि लेख्नुहुन्छ दाई मेरो मुटुको साथीलाई प्लिज मदेखि नरिसाई नरिसाउनु भन्नु न ल भन्नुभएको छ नरिसाउनु होला तपाईँको मान्छेलाई म यही भन्न चाहन्छु सुशीलाजीको साथी तपाईँ कहाँ हुनुहुन्छ तपाईँको लागि मुटुदेखि मुटुसम्ममा सुशीलाजीले एउटा एसएमएस छोड्नु भएको छ प्लिज नरिसाउनुहोला आफ्नो मान्छेलाई माया गर्नुहोला सदैव यही भन्न चाहन्छु त्यसै गरी अर्को एसएमएस छ नमस्ते दादा फ्रेन्ड एन्ड एन एन्ड युलाई मिस यु एन्ड लभ यु दा भन्नुभएको छ म रवि गुगन पानीबाट ओके बबाई दादा भन्नुभएको छ यन र युलाई उहाँले मिस यु एन्ड लभ यु सो मच भन्नुभएको छ अवश्य पनि उहाँले यो म्यासेज पाइसक्नु भएको होला थ्याङ्क यू सो मच रविजी आरबी लेख्नु भएको छ सायद रवि होला मैले रवि भनेर पढेँ अन्यथा नसोच्नु होला आरबीजी थ्याङ्क यू सो मच एसएमएसको लागि अह त्यसै गरी अर्को पनि एसएमएस पढिहाल्छु एसएमएसमा अगाडि लेखेको छ दादा नमस्ते जीवनमा साथ चाहिन्छ तर कहिले नछुटिने मायामा मुटु चाहिन्छ जीवनभर सधैँ माया अठाउने माई फ्रेन्ड यनलाई मिस यु एन्ड लभ यु दा ओके बाई भन्नुभएको छ उहाँले आफ्नो यनको लागि मिठो एसएमएस छोड्नुभएको छ यनजी अवश्य पनि तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ होला तपाईँको लागि राम्रो एसएमएस छोड्नु भएको छ तपाईँको साथीले आह तपाईँ पनि एसएमएस रिप्लाई गर्नुहोला थ्याङ्क यू सो मच भन्न चाहन्छु साथी एसएमएसको लागि र एसएमएस अझै पनि धेरै छन् एसएमएसलाई एकैछिन थाती राख्छु गीत एकैछिनपछि अनिलजीले गीत बजाइसक्नु भएको छ तपाईँको लागि गीत अबको पालामा do. तुम हो तुम सब कुछ हो <laughs> साँच्चै नै आफ्नो मान्छे आफ्नो जिन्दगीको सबै कुरा जस्तो लाग्छ त्यो सत्यता पनि हो तपाईँलाई कस्तो लाग्छ मलाई चाहिँ त्यस्तै लाग्छ साथी आफ्नो मान्छे आफ्नो आमा बुवा आफ्नो परिवार आफ्नो दाजुभाइ साथीहरू सबै आफ्नो मान्छेहरू आफ्नो जिन्दगीमा धेरै महत्त्वपूर्ण हुन्छन् अझ बढी महत्त्वपूर्ण हुन्छ अझ बढी महत्त्वपूर्ण हुन्छ आमा बुवा र आफ्नो मान्छे मलाई चाहिँ यस्तै लाग्छ अह तपाईँ पनि एसएमएस गर्न सक्नुहुन्छ मुटुदेखि मुटुसम्ममा यच यच लेख्नुहोस् एउटा खाली ठाउँ छोडेर यम यम लेख्नुहोस् फेरि खाली ठाउँ छोडेर तपाईँको सन्देश नाम र ठेगाना लेखेर त्रिचालिस त्रिचालिसमा पठाइदिनुहोस् अथवा तपाईँ फेसबुक चलाउनुहुन्छ भने डब्लु डब्लु डब्लु डट फेसबुक डट कम स्ल्यास रेडियो सर्भरको पेजमा गएर पनि तपाईँले आफ्नो म्यासेजहरू छोड्न सक्नुहुन्छ अहिलेलाई भने म त्रिचालिस त्रिचालिसमा आएका एसएमएसहरूलाई एकैछिन थाती राखेर फेसबुकबाट साथीहरूले पठाउनु भएको केही म्यासेजहरूलाई लिँदैछु पहिलो म्यासेज छ अह कान्छुको कान्छु दिलको धनी बुद्ध लामा हाल दक्षिण कोरियाबाट भन्नुभएको छ आहा दिलको धारीजीको एसएमएस सुरु हुन्छ यसरी सर्वप्रथम त आज पनि बिरानो यो परदेशीको बिरानो ठाउँबाटै भए पनि मुटुको आवाजलाई मुटुमा पुर्याउन सफल तिमी मुटुदेखि मुटुसम्मलाई हृदयदेखि नै थ्याङ्क्स भन्न चाहन्छु दिनभरिको कामको कारणले गर्दा थकित छु तैपनि तिमीलाई एउटा सम्झनाको कोसेली स्वरूप केही शब्द गुन्जहरू छोड्न मन लाग्यो किनकि तिमी नै त छौ मुटुदेखि मुटुसम्म यो मुटुको आवाजलाई त्यो मुटुमा पुर्याउने एउटा मुटु छ क्षितिज पारीमा अनि अर्को मुटु छ समुद्र पारीमा त्यही मुटुलाई स्पन्दनको बन्धन बनाउने तिमी नै त हो मुठुदेखि मुठुसम्म त्यसैले त तिमी आउने दिनहरू गन्दै बस्छु यो बिरानो परदेशी आज पनि मेरो उही मनको कान्छु लजालु मायाको सङ्गमलाई तिम्रो साथ लिँदै अनि सँगसँगै चाहेको त्यो घाम पनि नभुल्नु है तिम्रो मेरो चोखो प्रेमको कहानी नभुल्नु है भन्दै सम्झिन चाहन्छु अनि साथमा मुटुदेखि मुटुसम्मलाई साथ लिँदै आउनु हुने तपाईँ चन्द्रजीलाई पनि भन्नुभएको छ थ्याङ्क यू सो मच भन्न चाहन्छु कान्छुको कान्छु दिलको धनी बुद्ध लामाजी टाढा रहेर पनि मलाई सम्झनु भएको छ मुटुदेखि मुटुसम्मलाई सम्झनु भएको छ अनि सबैभन्दा ठुलो कुरा आफ्नो लजालु मायाको सङ्गमलाई सम्झनु भएको छ साँच्चै तपाईँहरूको माया देख्दा कहिलेकाहीँ साँचो माया यस्तै हुन्छ जस्तो लाग्छ कहिलेकाहीँ आँसु नै झर्छ तपाईँको भावना पढेर किनकि म पनि एउटा माया गर्ने मान्छे साँचो माया गर्ने मान्छेहरू देख्दा साँच्चै गर्व लाग्छ खुसीले आँसुहरू झर्छन् तपाईँको आफ्नो मान्छेले पनि तपाईँलाई यत्तिकै माया गर्नुहुन्छ मलाई थाहा छ र तपाईँको माया तपाईँहरूको माया सदैव यसरी नै बाँचिरहोस् जुनी जुनी म यही कामना गर्छु र उहाँले सँगसँगै चाहेको त्यो घाम पानी नभुल्नु है बोलको गीत पनि बजाइदिनु भन्नुभएको छ अनिलजीले यो गीत पनि तयार पारिसक्नु भएको छ अबको लागि तपाईँको लजालु मायाको सङ्गमको लागि अनि मुटुदेखि मुटु सुनेर बस्नुहुने तपाईँ सम्पूर्णको लागि यो गीत संग संग सही को त्यो घम पानी नभुल्नु है तिम्रो मेरो चोखो प्रेम कहानी नभुल्नु है सँग सँगै सहेको त्यो घम पानी नभुल्नु है तिम्रो मेरो चोखो प्रेम कहानी 三个。 जिकसर सर थे तिमी सुनाउँथ्यौ रङ्गिन कहानी लजेले म मर्थे यो मन तिम्रै बसमा हुन्थ्यो अनि नजिक सर्थे सँगसँगै बिताए हजुर सँगसँगै बिताएको त्यो साथ नभुल्नु है दिलको धनी बुद्ध लामाजीले दक्षिण कोरियादेखि हामीलाई एसएमएस गर्नुभएको थियो उहाँको रोजाइको यो गीत राखेँ कार्यक्रम मुटुदेखि मुटुसम्ममा हुनुहुन्छ तपाईँको एसएमएस थुप्रिसकेको छ मैले कतिखेर पढ्ने <laughs> हाम्रो स्टुडियोको घडीमा नौ बजेर चौवालिस मिनट पनि गइसकेको छ तसर्थ तपाईँको एसएमएस जसरी हुन्छ मैले सबै पढ्नुपर्छ र अहिलेको लागि भने फेसबुकबाटै अर्को एसएमएस राख्न चाहन्छु र एसएमएस पठाउनु भएको छ लजालु मायाको सङ्गम मनिषा बलजीले उहाँको एसएमएस सुरु हुन्छ यसरी सर्वप्रथम त यो मुटुदेखि मुटुसम्मको कार्यक्रम लाखौँ लाख श्रोताको मनमुटुमा बस्न सफल होस् उत्तर उत्तर प्रगतिको कामना गर्दै सुनौलो बस्तीबाट अनगिन्ती माएका बहारहरू साथै नदी झैँ अनन्त अनि समुद्र झैँ गहिरो हिमाल चाहिँ सङ्लो अनि आकाशभन्दा फराकिलो न्यानो माएको साथमा परिचय रूपले रात्रिकालीन अभिवादन चन्द्रजी भन्नुभएको छ मेरो तर्फबाट पनि तपाईँलाई रात्रिकालीन अभिवादन मनिषाजी उही लजालु भएको सङ्गम मनिषा बलको तर्फबाट भन्नुभएको छ यो अविस्मरणीय जीवनको मिठो मिठो मुस्कानका साथ लाखौँ लाख सम्झना र मायाका सौगात केवल मेरो मान्छेप्रति समर्पित छ कुनै बेला एक्लै थियो जिन्दगीमा हात दियो हजुरले एक्लै थियो जिन्दगीमा हात दियो हजुरले नजिकिँदै गयो दुरी साथ दियो हजुरले मनको पर्दा उघारेर हेर्दाखेरि मनको पर्दा उघारेर हेर्दाखेरि शीतल शीतल चाँदनी रात दियो हजुरले एक्लै थियो जिन्दगीमा हात दियो हजुरले नजिकै गयो दुरी साथ दियो हजुरले भावनाको सहयात्री हामी दुइटैलाई सामिप्यता ठान्ने गर्छौँ चन्द्रजी विशेष गरी मेरो मान्छेलाई यही कार्यक्रम मुटुदेखि मुटुसम्म मार्फत मिठो सम्झना गर्दै यो लजालु मायाको सङ्गम मनिषा बल पनि छुटिन चाहन्छु गुड नाइट चन्द्रजी भन्नुभएको छ थ्याङ्क यू सो मच मनिषाजी एसएमएस गरिदिनु भयो तपाईँको आफ्नो मान्छेले पनि भर्खरै एसएमएस गर्नुभएको थियो तपाईँले पनि सुनिसक्नु भएको छ तपाईँको आफ्नो मान्छेले पनि यो कार्यक्रम सुन्नु पाउनुहुनेछ तपाईँलाई यही विश्वास दिलाउन चाहन्छु र अहिलेलाई भने तपाईँको लागि छोटो एउटा गीत राख्न चाहन्छु अनिलजीले एउटा गीत बजाउँदै हुनुहुन्छ त्यसपछि बाँकी एसएमएस लिएर आउनेछु go, पाया तुम्हें रब ने मिलाया तुम्हें होटो पे सजाया तुम्हें नग में सगाया तुम्हें पाया मैंने पाया तुम्हें सबसे छुपाया तुम्हें सपना बनाया तुम्हें नींदों में बुलाया तुम्हें तुम जो आए जिंदगी में बात बन गई इश्क मजहब इश्क मेरी जात बन गई पाया मैंने पाया तुम्हें रब ने मिलाया सजाया तो तुम्हें में सगाया तुम्हें तो तो पाया मैंने पाया तुम्हें सबसे छुपाया तुम्हें सपना बनाया तुम्हें बुलाया तुम्हें तुम जो आए जिंदगी में बात बन गई इश्क मजहब इश्क मेरी जात बन गई आहा तुम जो आए में बात बन गई तपाईँको लागि यो गीत धेरै राख्ने रहर त थियो तर के गर्ने तपाईँको एसएमएस पढ्नु छ र म अर्को एसएमएस लिन चाहन्छु एसएमएस छ जीवराज बखरेलजीले रेडियो निकासबाट पठाउनु भएको उहाँको गजल रूपी एसएमएस यसरी सुरु हुन्छ खस लाग्छ आजभोलि कुरा काट्यो कि खसखस लाग्छ आजभोलि कुरा काट्यो कि अर्कै राजा मनमा पाले मलाई ढाँट्यौ कि श्रीखण्ड र खुर्पा बेड उस्तै देख्छौ तिमी श्रीखण्ड र खुर्पा बेड उस्तै देख्छौ तिमी भ्रममा परे चिनी भने नुन चाट्यौ कि अर्कै राजा मनमा पाले मलाई ढाँट्यौ कि विश्वास जोड्छु भन्यौ शङ्का लाग्छ अचेल विश्वास जोड्छु भन्यो शङ्का लाग्छ अचेल मनभरि कतै घातको दाम्लो बाट्यो कि अर्कै राजा मनमा पाले मलाई ढाँट्यो कि आहा कुरा छल्न सिपालु छौ डर लाग्छ अझै कुरा छल्न सिपालु छौ डर लाग्छ अझै जुठो झुठो माया जुठो माया चोखो भने भाषण छाट्यौ कि अर्कै राजा मनमा पाले मलाई ढाँट्यौ कि अङ्गालोमा हराए हराएझै लाग्छ किन अङ्गालोमा हराए हराएझै लाग्छ किन अन्तै खाता खोली कतै माया साट्यो कि अर्कै राजा मनमा पाल्यो मलाई ठाट्यो कि खसखस लाग्छ आजभोलि कुरा काट्यो कि <laughs> जीवराजी यति धेरै शङ्कालु चाहिँ हुनुहुन्न <laughs> आफ्नो मान्छेलाई धेरै शङ्का चाहिँ नगर्नुहोस् रेडियो निकासबाट जीवराज बोखरेलजीले एसएमएस गर्नुभएको थियो धेरै यस्तो गजलहरू लेख्नुहुन्छ उहाँले गत हप्ता पनि पठाउनु भएको थियो अर्को पनि गजल उहाँले पठाइसक्नु भएको छ समय रहेसम्म उहाँको गजल म आज नै पढ्नेछु नभए अर्को हप्ता छँदैछ तपाईँको एसएमएस म एकैछिनपछि पढ्छु जीवराजी नरिसाउनुहोला तपाईँ सुन्दै हुनुहुन्छ मलाई थाहा छ त्यसै गरी अर्को एसएमएस छ आहा गणेश दुलालजीले हेटौँडा बाह्रदेखि पठाउनु भएको छ उहाँ पनि रेडियो निकासमा टेक्निकल डिपार्टमा काम गर्नुहुन्छ सायद उहाँको फर्स्ट एसएमएस हो यो कार्यक्रममा उहाँ पनि लेख्नुहुन्छ उहाँले पनि मुक्तक लेख्नु भएको छ के हो रेडियो निकासका सबै साथीहरूको गजलको मुक्तक <laughs> जस धेरै खुसी लाग्छ गणेशजीले अगाडि लेख्नुहुन्छ कुनै दिन यस्तो एउटा दिन आउँछ कुनै दिन यस्तो एउटा दिन आउँछ जहाँ चोरले नै पुलिसमा आउँछ <laughs> कुनै दिन यस्तो एउटा दिन आउँछ जहाँ चोरले नै पुलिसमा आउँछ मान्छेले आज रोबोट बनाउँदैछन् मान्छेले आज रोबोट बनाउँदैछन् एक दिन त्यही रोबोटले मान्छे बनाउँछ <laughs> एक दिन त्यही रोबोटले मान्छे बनाउँछ निकै नै यथार्थपरक मुक्तक थ्याङ्क यू सो मच गणेशजी उहाँले अर्को पनि मुक्तक लेख्नु भएको छ यो पनि पढिहाल्छु उहाँको छोटो छोटो भएको कारणले गर्दा दुइटै पढिहालेँ मैले उहाँ लेख्नुहुन्छ हरेक पल जिन्दगीमा हार भइदिन्छ हरेक पल जिन्दगीमा हार भइदिन्छ कमल मन मनै प्रहार भइदिन्छ आहा कमलो मनमा नै प्रहार भइदिन्छ साँच्चै नै मलाई पनि हो जस्तो लाग्छ यो कुरा चाहिँ आहा उहाँले अगाडि लेख्नुहुन्छ हरेक पल जिन्दगीमा हार भइदिन्छ कमलो मनमा नै प्रहार भइदिन्छ बुझ्नै नसकिने कस्तो यो जिन्दगी बुझ्नै नसकिने कस्तो यो जिन्दगी नचाहेको कुरा नै बार बार भइदिन्छ वाह वाह निकै नै राम्रो लेख्नु भएको छ साँच्चै नै हामीले नचाहेको कुरा बार बार हुन्छ थ्याङ्क यू सो मच भन्न चाहन्छु गणेशजी यति राम्रो एसएमएस पठाइदिनु भयो थ्याङ्क यू सो मच यसका लागि र अर्को तपाईँको एसएमएस पढ्छु तपाईँले मलाई मार्नुहुन्छ तपाईँको एसएमएस पढ्न भ्याएन भने र एसएमएस छ लेख्नुहुन्छ सुख त चाहिँदैन मलाई दुःख भए पुग्छ सुख त चाहिँदैन मलाई दुःख भए पुग्छ अभागी नै छु तर खुसी छु मलाई दुःख नै प्यारो लाग्छ उही अभागी युनिसा थेङ हाडी खोला एकबाट भन्नुभएको छ युनिसाजीले हामीलाई तेस्रो पटक पुनः एसएमएस गर्नुभएको छ थ्याङ्क यू सो मच दुःखको कुराहरू धेरै लेख्नुहुन्छ युनिसाजी धेरै दुःखमा नबस्नुहोस् हेर्नुहोस् म आज हाँसिरहेको छु तपाईँलाई थाहा छैन होला म पनि दुःखमा छु म पनि तपाईँ जस्तै रोएको छु यस्तै भावनाहरू मनमा बोकेको छु तर पनि हेर्नुहोस् म खुसी छु किनकि हामीले खुसी हुन सक्नुपर्छ दुःखमा नै दुःखमा खुसी हुन सक्यो भने जिन्दगीमा अरू के चाहियो होइन <laughs> त्यसै गरी अर्को एसएमएस छ आहा दादा भन्छन् लभ इज डटी गेम बट जीवनमा कसैको साथ र माया चाहिँ रहेछ त्यसैले आई एम सो मिस यु स्विट हार्ट काली दादा म अल्लकी बोय सोम लामा गढी चारबाट भन्नुभएको छ सोम लामाजीले हामीलाई गढी चारदेखि एसएमएस गर्नुभएको छ सम्झिरहनु भएको छ आफ्नो मान्छेलाई साँच्चै नै मान्छेहरूले लभलाई डटी गेम पोलिटिक्सलाई डटी गेम भन्छन् तर पोलिटिक्सले देश बदल्छ लभले जिन्दगी बदल्छ हो त्यसैले त डटी गेम भन्दा भन्दै पनि यी दुई कुराहरू धेरै उच्च छन् हामी हाम्रो जीवनसँग रिलेटेड छन् तपाईँलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु सोमजी एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ सम्झना भए सम्झेर बस आँसुको दियो जोगाउने छु विश्वास भए पर्खेर बस जीवनसाथी छु <laughs> निकै नै राम्रो मुक्तक छ हाई दाजु गुड इभिनिङ के छ खबर भन्नुभएको छ सन्चै छु भन्नुपर्छ अलिअलि सन्चो छैन खोकी लागेको छ आई वान्ट टु डेडिकेट माई लभली स्विट युनिसालाई लभ यु एन्ड मिस यु र हजुरलाई पनि मिस यु इट्स मी मनिषा लामा फ्रम मकवानपुर बस्तीबाट है दाजु दाजुजी भन्नुभएको छ थ्याङ्क यू सो मच भन्न चाहन्छु मनिषाजी एसएमएसको लागि गत हप्ता पनि पठाउनु भएको थियो आज पनि पाएँ खुसी लाग्यो आगामी दिन पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को पनि एसएमएस छ हाई दादा के छ खाना खानुभयो म हेटौँडा छबाट अवि तामाङ भन्नुभएको छ अभिजीले गत हप्ता पनि हामीलाई एसएमएस गर्नुभएको थियो थ्याङ्क यू सो मच अभिजी अभिजी अगाडि लेख्नुहुन्छ हेर्नु न दादा मेरी सानीले कहिले कहिले पनि बेलुकाको माम खाँदैन प्लिज दादा मेरी सानीलाई माम खानु खानु भनिदिनु न ल एन्ड मेरी प्यारो सानीलाई मिस यु भन्न चाहन्छु ल ओके बाई बाई भन्नुभएको छ उहाँले आफ्नो सानीजीले आहा राति राति खाना खानु भन्नुभएको छ खाना खानु सानीजी खाना खानुपर्छ तपाईँको आफ्नो मान्छेले भनिसकेपछि अझ तपाईँले खानुपर्छ त्यहाँ आहा अलिकता खोकी लागेको छ माफ गर्नुहोला तपाईँलाई अलिकता असहज वातावरण <laughs> पैदा भयो कि जस्तो लाग्यो के गर्ने जाडोको मौसम अलिकता रुगाखुकी लागेको छ सानीजीलाई रिक्वेस्ट गर्नुभएको थियो उहाँको औबीजीले सानीजी खाना खानुहोस् है त बेलुका बेलुका हेर्नुहोस् खाना खानुपर्छ खाना खाएन भने मान्छे दुब्लाउँछ तपाईँलाई थाहा छ आहा तपाईँको आफ्नो मान्छेले भनिसक्नु भएको छ थ्याङ्क यू सो मच तपाईँलाई एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ हेलो चन्दु दाजु इट्स मे सिरु मगर फ्रम नयाँ बस्तीबाट भन्नुभएको छ सिरुजीले हामीलाई नयाँ बस्तीदेखि एसएमएस गर्नुभएको छ चन्दु भन्नुभएको छ खुसी लाग्यो तपाईँले पनि यो नामले पुकारिदिनु भयो गत साता मेरो आफ्नो मान्छेले पनि यो नामले पुकारिरहनु भएको थियो खुसी लाग्छ आफ्नो मान्छेले बोलाउने नाम तपाईँले पनि भनिदिनु भयो आहा र उहाँले अगाडि लेख्नुहुन्छ आज मलाई हिन्दी फिल्म जानवारको आज मेरो सपना सपनौ कि राजकुमार भन्ने गीत प्ले गरिदिनु न भन्नुभएको छ अनिलजीले खोज्दै हुनुहुन्छ यो गीत अहिले भएसम्म हामी बजाउँछौँ र थ्याङ्क यू सो मच भन्न चाहन्छु तपाईँले एसएमएस पठाउनु भयो तपाईँको एसएमएस पुरा आएन कि जस्तो लाग्यो यन पनि लेख्नु भएको छ जे होस् आगामी दिनमा तपाईँको एसएमएस पुरा आउनेछ त्यसै गरी अर्को एसएमएस छ रहने यो घाउलाई चिरे जस्तो लाग्छ रहने यो घाउलाई चिरे जस्तो लाग्छ दुखा दुख्ने बुटु बैगुनीलाई तिरे जस्तो लाग्छ आँसु झार्दै कति पीडा हुन्छ थाहा छैन र उसलाई बिस बने ती भन्नुभएको छ उहाँको पुरा एसएमएस आएन साथै थ्याङ्क यू सो मच र सरी पनि भन्न चाहन्छु तपाईँको पुरा एसएमएस आएन तपाईँको नाम पनि भन्न पाइनँ त्यसै गरी अर्को एसएमएस छ हाई दादा म अविनाश लामा हेटौडा छ चौगडाबाट मेरी ए खाली रिसाउँछिन् एन्ड नरिसाउनु भन्न चाहन्छु ल बेबी भन्नुभएको छ आहा एजी धेरै नरिसाउनुहोस् ल आफ्नो मान्छेसँग धेरै रिसाउनुहुन्न कहिलेकाहीँ घुर्कीले पनि माया बढाउँछ थोरै थोरै घुर्की लगाउनुहोस् थोरै थोरै रिसाएको जस्तो गर्नुहोस् तर साँच्चै रिसाइ चाहिँ नहाल्नुहोस् <laughs> यही आग्रह गर्न चाहन्छु म थ्याङ्क यू सो मच भन्न चाहन्छु साथी अविनाशजी एसएमएसको लागि आगामी दिन पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्दछौँ त्यसै गरी अर्को एसएमएस छ शीतल शीतल हावा बर्को छायाले होला पागल पागल मेरो मन एन्ड यनको मायाले होला इट्स मी निगिता प्रभाडी होला भन्नुभएको छ निगिताजी निकै नै रमाइलो पठाउनु भएको छ सायद यनको मायाले पनि तपाईँको मन पागल पागल भएको होला जे होस् सम्झिनुहुन्छ आफ्नो मान्छेलाई खुसी लाग्यो आगामी दिन पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को एसएमएस छ दादा नमस्ते पाल्पा गोटरीदेखि कुशलजी यम अरूले टिपेको फुल टिप्ने आहा अरूले टिपेको फुल टिप्ने खोज्नेछु मेरै भुल रहेछ आई एम सरी आहा खोइ कल गर्न चाहेको छ कि आसमा फोन गर भन्नुभएको यसमा फोन गर अथवा आसमा भन्नुभयो कि यसमा भन्नुभयो माफ गर्नुहोला तपाईँको यसो मैले राम्ररी पढ्न सकिनँ पाल्पा गोटाडीदेखि भन्नुभएको छ पाल्पामा हाम्रो रेडियो सुनिँदो रहेछ धेरै खुसी लाग्यो कुशलजी एसएमएस गर्दै गर्नुहोला कुशलजी तपाईँले टाढाबाट हामीलाई सम्झाउनु भएको छ थ्याङ्क यू सो मच भन्न चाहन्छु आगामी हप्ता तपाईँको एसएमएस कुरेर बस्छु है म तपाईँको एसएमएस आओस् म यही चाहन्छु र टाढादेखि एसएमएस गरिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को एसएमएस छ नमस्ते दादा फ्रेन्ड निगितालाई मिस यु एन्ड लभ यु दा एम आई एम रन्जु बर्थौला गोगनपानीबाट ओके बाई दादा भन्नुभएको छ रन्जुजी एसएमएस गरिदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद छ निगिताजीले सायद तपाईँको एसएमएस सुनिसक्नु भएको छ त्यसै गरी अर्को एसएमएस छ नमस्ते दादा म समीर रेग्मी आहा <coughs> सुपारी टारबाट भन्नुभएको छ मेरो साथी लक्ष्मण कृष्ण तेज मानलाई सम्झना छ भनिदिनु होला दादा भन्नुभएको छ थ्याङ्क यू सो मच भन्न चाहन्छु एसएमएस गरिदिनु भयो अहिलेको लागि भने यो गीत छन छन छन छन पायल छन के आज मेरो सपनाकी राजकुमार यो निकै नै सुन्दर साङ्गीतिक आवाज बज्दैछ ब्याकग्राउन्डमा तपाईँको एसएमएस अझै दुई तिनवटा बाँकी छ म सकाइहाल्छु आजको एसएमएस किन बाँकी राख्ने होइन तपाईँको एसएमएस पढिएन भने तपाईँको पनि मन दुख्छ र उहाँले अगाडि लेख्नु भएको छ अर्को एसएमएस छ अह नमस्ते दादा फ्रेन्ड अह निकितालाई यो एसएमएस फेरि दोहोऱ्याएर आएछ जस्तो लाग्यो अर्को एसएमएस छ माया फुल रहेछ दादा आहा झरिदियो नामटार तिन महावीर एफएम प्रेमी दिपेश दोङ भन्नुभएको छ नामटार तिन महावीरदेखि हामीलाई एसएमएस पठाइदिनु भयो दिपेश दोङजी थ्याङ्क यू सो मच भन्न चाहन्छु तपाईँलाई माया फुल रहेछ दादा झरी गयो भन्नुभएको छ अह तपाईँको मनमा दुःख छ कि जस्तो लाग्यो जस दुःख दुःखी नहुनुहोस् म यही तपाईँलाई आग्रह गर्छु त्यसै गरी अर्को एसएमएस छ म पार्वती लामा ठेगाना भैँसे छ किसेडीबाट दुखी दुःखै दुःखको जीवनमा मेरो सुख भन्ने थाहा छैन थपिरह तापिरहन्छु आहा तडपिरहन्छु मन मेरो आफ्नो भन्ने कोही छैन भन्नुभएको छ ओहो धेरै दुःख कुरा लेख्नु भएको छ पार्वतीजी यति दुःखी नहुनुहोस् हामी छौँ मुटुदेखि मुटुसम्म छ रेडियो सर्भर तपाईँसँगै छ त्यसै गरी अर्को एसएमएस छ आजको लागि अन्तिम एसएमएस हो यो खोइ कता गयौ तिमी आज आहा पर्खाएर मलाई किन आहा मिस कल पनि छैन <laughs> माया फ्रम समीर बाह्र आहा मिस कल पनि छैन मैया भन्नुभएको रहेछ फ्रम समीरजीले बाह्र जितपुरदेखि हामीलाई एसएमएस गर्नुभएको छ समीरजी गत हप्ता पनि हामीलाई पठाउनु भएको थियो एसएमएस थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि तपाईँको यस्तै एसएमएसको हामी आगामी दिन पनि प्रतीक्षा गरिरहनेछौँ थ्याङ्क यू सो मच तपाईँ सम्पूर्णलाई एसएमएस गरिदिनु भयो आज हामीले लगभग चालिसवटा जति एसएमएस पढ्यौँ थ्याङ्क यू सो मच यति धेरै एसएमएस पठाइदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद छ र तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद प्रविधिका साथी अनिल प्रितलाई पनि धेरै धेरै धन्यवाद भन्दै आगामी सातासम्मको लागि र त्योभन्दा अगाडि बिहिबारको बितेका पलहरू सम्मका लागि म तपाईँको मनभित्रको साथी चन्द्र पनि छुट्टिन अनुमति चाहन्छु हवस् त नमस्ते शुभरात्रि